बाँच्न पाउनु पर्यो म नेपाली नेपाली भई बाँच्न पाउनु पर्यो ओहो यो निकै मिठो मुक्त कार्यक्रमको सुरुवातमा मैले श्रोता सुटुक्क तपाईँहरू समक्ष जोडेँ महेन्द्र मिश्र चुडासीको मुक्तक पाँच थर उहाँको घर हो महेन्द्र मिश्र चुडासी साँच्चै बेजोड मिठो मुक्तक लेख्नुहुन्छ पाँच थरबाट कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ यसरी नै मिठो माया बोकेर आजको यो कार्यक्रममा महेन्द्र मिश्र जुडासीका यिनै सुन्दर चार हरफसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको यो वसाइमा पनि मसँग Muktak Mala at the rate Gmail dot कममा तपाईँले प्रेसित गर्नुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू रहेका छन् तपाईँले मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका पनि धेरैभन्दा धेरै मुक्त खरबहरू मसँगै छन् म आलो पालो जोड्दै जानेछु कार्यक्रम सँगै रहनुहोस् ल जिन्दगीमा एक्कासी आँधी हुरी चलेर जिन्दगीमा एक्कासी आँधी हुरी चलेर खत्रक्कै भाछ ज्यान त्यसै त्यसै गलेर पुरा हुँदैनन् कि क्या हो देखेका सारा सपना जान्छन् होला चितामा मसँगै सबै बलेर जान्छन् होला चितामा मसँगै सबै बलेर अर्को मुक्तक राखेँ मैले डम्बर खड्काजीको यो मुक्तक किर्तिपुर मोरङ उहाँको घर हो हाल उहाँ बहराइनमा हुनुहुन्छ डम्बर खड्काजीका मुक्तकर परिसँगै श्रोता अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सुसन क्षितिज याङमा राईजीको छोडे गाउँघर कुलामीको बिल्ला भिरेर मैले छोडे गाउँघर खुलामीको बिल्ला भिरेर मैले केही गर्न सकिनँ हेर्नुहोस् परदेश छिरेर मैले भयो बाँझो खेतबारी हेर्नु परदेश पसेपछि उब्जाउनु छ अन्न आफ्नै देश फिरेर मैले उब्जाउनु छ अन्न आफ्नै देश फिरेर मैले सुजन सिटी ज्याङमा राईजी इलाम लक्ष्मीपुर पाँच उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग अनुप शर्मा खतिवडाजीको चाहेर नि केही कुरा भन्न पाइँदैन चाहेर नि केही कुरा भन्न पाइँदैन अचानकको खुकुरी बन्न पाइँदैन जबसम्म कसैको अधीनमा रहनुपर्छ उसको दोष एउटा पनि गर्न पाइँदैन उसको दोष एउटा पनि गर्न पाइँदैन अनुप शर्मा कतिवटा जी मोहनबारी गाउँ हाल आग्रा दिल्ली भनेर उहाँले मुक्तक पठाउनुभयो अर्को मुक्तक छ श्रोता मसँग दीपक भण्डारी मायालुजीको देखायो सपना हजार जित हुन्छ भनेर देखायो सपना हजार जित हुन्छ भनेर उपहारमा मुटु माख्यो अतीत हुन्छ भनेर खै आज आजभोलि बिर्सन खोज्दैछौ रे मलाई मेरो साथमा जीवन पीडित हुन्छ भनेर मेरो साथमा जीवन पीडित हुन्छ भनेर दीपक भण्डारी मायाले जी टिकापुर कैलाली उहाँको घर हो अब अपनी श्रोता कार्यक्रममा म पहिले साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु मसँग मुक्तक सागर थापा लोफर्जीको रहेको छ सागर थापाजीको घर चित्रे भन्ज्याङ तिन स्याङ्जा हो आज धेरै साथीहरूले स्याङ्जाबाट मुक्तक पठाउनु भएको छ अबको क्रममा म सागर थापा लोफर्जीका मिठा मुक्त खराबहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु सागरजीको मुक्तक मुक्तकसँगै पहिलो गीत तपाईँलाई सायद जिन्दगीको यस्तै रित रहेछ सायद जिन्दगीको यस्तै रित रहेछ मेरो जीवन बिना तालको सङ्गीत रहेछ मेरै दिलमा बस्ती छ खोज्दा भेटिन पछि सम्झिएँ त्यो त एउटा अतीत रहेछ पछि सम्झिएँ त्यो त एउटा अतीत रहेछ यो सम्झिने नै जाने निठुरी यो सम्झिने मन म बिर्सु कसोरी नै जाने निठुरी प्रतिबिम्ब छोप्न म सकिन छाती उठाएर जोड्न यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ ए in the सागर थापा लोफर्जीका मिठा मुक्त गरबहरूसँगै मैले यो मिठो गीत तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक मालाको पहिलो साङ्गीतिक कोसेली स्वरूप श्रोता आजको वसाइमा पनि म तपाईँहरूकै मुक्त गरबहरू कार्यक्रम मुक्तक मालामा रेडियो भिजनमा बोलिरहेको छु अबको क्रममा पनि म तपाईँहरूकै मुक्तक जोड्दैछु है त जालीहरूको पनि मिठो बोली हुन सक्छ जालीहरूको पनि मिठो बोली हुन सक्छ त्यही बोली ज्यानै लिने गोली हुन सक्छ समुद्र हेरेर हजुर भन्नुहोस् के के सोच्नुहुन्छ म सोध्छु यस्तै आँखामा खोली हुन सक्छ म सोध्छु यस्तै आँखामा खोली हुन सक्छ कति मिठो मुक्तक है कपिल मणिजीको यो मुक्तक दाङ बेलजुन्डी उहाँको घर हो कपिल मणिजीका यी मिठा मुक्तकरबरसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ अनु ठगुन्नाजीको दिन प्रतिदिन तिम्रो माया गाढा हुन्छ हेर दिन प्रतिदिन तिम्रो माया गाढा हुन्छ हेर र यो जिन्दगी तिम्रो नाममा आधा हुन्छ हेर महल भन्दिनँ झुपडीमै जीवन बिताउँछु कसम अब यो मन पनि सादा हुन्छ हेर कसम अब यो मन पनि सादा हुन्छ हेर अनु ठगन्नाजी महेन्द्रनगर घर र हाल भारत बेङ्गलोर भनेर उहाँले मुक्तक प्रेषित गर्नुभएको छ अर्को मुक्तक छ श्रोता मसँग प्रिन्स याख्या प्यासिजीको अरू तारी आफूवारी नाउमा पनि उही पाएँ अरू तारी आफूवारी नाउमा पनि उही पाएँ सबैभन्दा सस्तो श्रम भाउमा पनि उही पाएँ दुनियाँकै भुक्तभोगी को चाहिँ रहेछ उत्सुकता भो ऐनामा जो थियो तलाउमा पनि उही पाएँ ऐनामा जो थियो तलौमा पनि उही पाहीँ प्रिन्स याख्या प्यासिची सङ्खुवा सभा घर र हाल अफगानिस्तान भन्नुभएको छ हाल त उहाँ सम्भवतः नेपालमै हुनुपर्छ मैले आजको कार्यक्रम मुक्तक मालामा श्रोता धेरै पहिले पहिले पठाउनुभएका मुक्त करपहरू एकै ठाउँ पोको पारेर ल्याएको छु सायद अफगानिस्तानमा रहँदै तपाईँले पठाउनु भएको मुक्तक हुन सक्छ यो अर्को मुक्तक छ श्रोता मसँग रमेश चन्द्र घिमरेजीको भोक तिर्खा बिर्सिएर निन्द्रा पनि नाश गरेँ भोक तिर्खा बिर्सिएर निन्द्रा पनि नाश गरेँ जिन्दगीमा तिमीलाई नै पाउने ठुलो आश गरेँ तिमीले पो मेरा लागि केही गर्नुहुन्न छुची मैले मनको राजधानी नै तिम्रै नाममा पास गरेँ मैले मनको राजधानी नै तिम्रै नाममा पास गरेँ ओहो रमेश चन्द्र घिमरेजीको यो मुक्ताक लमसुङ उहाँको घर हो कति माया त है छुच्चीको तपाईँलाई अर्को मुक्तक छ श्रोता मसँग रामशरण श्रेष्ठजीको गएको मान्छे फर्कने आश छैन गएको मान्छे फर्कने आश छैन समयले पनि पर्खने आश छैन यो कलियुगमा सबै छन् स्वार्थी अमृत कसैले छर्खने आश छैन अमृत कसैले छर्खने आश छैन मैले यो पनि निकै अगाडि मलाई प्राप्त भएको मुक्तक बोलेँ यो मुक्तक रामशरण श्रेष्ठजीको चिसा चिसापानी रामेछाप उहाँको घर हो मुक्तक गजबको लेख्नुहुन्छ अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग सुन्दर शेर्पाली बिन्दासीको मुक्तक रहेको छ परदेशी साहित्य समाज भारतमा उहाँ आबद्ध हुनुहुन्छ सुन्दर शेर्पाली बिन्दासीका मुक्तकरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई मेरो नामबाट सुरु भई उनको नामसम्म पुगेको थियो मेरो नामबाट सुरु भई उनको नामसम्म पुगेको थियो चिसो मिरमिरे पार गरेर चर्को घामसम्म पुगेको थियो अचानक कुनै दैवले छुट्टा छुट्टै बनाइदियो हाम्रो माया झन्डै झन्डै मुकामसम्म पुगेको थियो मेरो नामबाट सुरु भई उनको नामसम्म पुगेको थियो हाम्रो सुन्दर संसार डोरियाई उडाइदियो दुई मुटुको मिलन थियो सपना जस्तै तोडी गयो अब हाम्रो माया आका धरती हो अब हाम्रो माया आका धरती हो हाम्रो सुन्दर संसार थियो डोर्याई उडाइदियो दुई मुटुको मिलन थियो सपना जस्तै तोडी गयो अब हाम्रो माया आकाश हो अब हाम्रो माया आकाश पाएको जित्दै थियो कहिले हाँसे कहिले रुने यस्तै हाम्रो माया थियो तर हाम्रो माया दुई किनार भयो तर हाम्रो माया दुई किनार भयो हाम्रो सुन्दर संसार थियो पुरै छोडी गयो अब हाम्रो माया आका धरती सुन्दर शेर्पाली बिन्दासीका मुक्त गराबरसँगै यो मिठो गीत कार्यक्रम मुक्तक मालामा श्रोता तपाईँले सुन्नुभयो रेडियो बिजन नब्बे दशमलव छ मेगा आर्समा तपाईँ अहिले कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ कार्यक्रम मुक्तक माला तपाईँ नियमित सुन्नुहुन्छ सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Sisapani Nepal dot Blogspot dot com त्यस्तै प्रकाश सरियालजीको ब्लग चुक Prakash dot Blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै तपाईँले कार्यक्रम मुक्तकमाला युट्युबमा पनि गएर सर्च गरेर सुन्न सक्नुहुन्छ आज भने म सरसर्ती तपाईँहरूकै मुक्तक लिन्छु सवाल स्वभाव राख्न सकिनँ त्यसको लागि क्षमा चाहन्छु आज भने मुक्तक नै सुनौ सुनौ लाग्यो अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ शङ्कर चोखालजीको स्वाभाविक छ रित्तो भाँडाको चर्को आवाज आउनु स्वाभाविक छ रित्तो भाँडाको चर्को आवाज आउनु कुनै पिरुवाको सानैमा चिल्लो पात पलाउनु कागती रोपेर कागती नै फल्छ महोदय सुन्तला फलेन भनेर किन चित्त दुखाउनु सुन्तला फलेन भनेर किन चित्त दुखाउनु त्यही त कागती रोपेपछि कागती नै फल्छ शङ्कर चोखालजीको यो मुक्तक बेनी नगरपालिका नौ म्याक्ति उहाँको घर हो अर्को मुक्तक म जोड्दैछु कार्यक्रममा मसँग मुक्तक छ गणेश प्रसाद खतिवडाजीको फुच्चे नेता हरेक गाउँ र घर भेटिन्छन् फुच्चे नेता हरेक गाउँ र घर भेटिन्छन् ढोङ्गी शिक्षक कर्मचारी डाक्टर भेटिन्छन् कस्तो देश भयो मेरो छाडातन्त्र कति संसद भवनभित्र मानव तस्कर भेटिन्छन् फुच्चे नेता हरेक गाउँ र घर भेटिन्छन् यसरी व्यङ्ग्य मुक्तकमा व्यङ्ग्य गणेश प्रसाद खतिवडाजी गर्दै हुनुहुन्थ्यो पञ्चन एक सोलुखुम्बु उहाँको घर हो हाल चोरपाटी काठमाडौँमा हुनुहुन्छ गणेश प्रसाद खतिवडाजीको सुटुक्कै एउटा कुरा मैले तपाईँहरू समक्ष राख्न चाहेँ उहाँ चाँडै नै एउटा मुक्तक सङ्ग्रह तयार गरेर तपाईँ हामी समक्ष ल्याउने प्रयासमा हुनुहुन्छ गणेशजीलाई कार्यक्रमबाटै मैले शुभकामना व्यक्त गरेँ मेरो तर्फबाट अनि सम्पूर्ण श्रोताहरूको तर्फबाट अर्को मुक्तक छ श्रोता मसँग गोविन्द दाहाल अविवाहित अविवाहितजीको अब भने मलाई प्यारको अभाव हुँदैन अब भने मलाई प्यारको अभाव हुँदैन देखावटी मायाको हिसाब हुँदैन माया गर्ने मायालु यस्तो पाएँ हजुर अबदेखि कहिले पनि तनाव हुँदैन अबदेखि कहिले पनि तनाव हुँदैन गोविन्द दाहाल अविवाहित जी अब तनाव नहुने भन्दै मुक्तकमा लेखेर पठाउनु भयो हेटौँडा साथ नागस्वाती मकवानपुर उहाँको घर हो हालको लेखानी छ देउराली मकवानपुरमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग नारायण नेपालजीको चिकित्सक हुन् कि पत्रकार यो कहन्न चिकित्सक हुन् कि पत्रकार यो कहन्न अझ शिक्षक वर्ग चुकेको म सहन्न जब प्रहरी समेत नक्कली भेटिन्छन् यहाँ कहन बाँकी केही पनि रहन्न यहाँ कहन बाँकी केही पनि रहन्न नारायण नेपालजीको यो मुक्त काठमाडौँबाट उहाँले मुक्तक पठाउनु भयो मुक्तक नारायणजी स्वादिला लेख्नुहुन्छ अर्को मुक्तक श्रोता मसँग एचके धितालजीको स्वीकार छ हार जति सधैँ तिम्रो जित होस् स्वीकार छ हार जति सधैँ तिम्रो जित होस् मैलिउँला चोट सबै खुसी तिम्रो मित होस् जुनी जुनी बाँच्नु तिमी मै दिउँला बरु हर सास मेहफिलमा मात्रै तिम्रो गीत होस् मै लिउँला चोर सबै खुसी तिम्रो मित होस् यसके रितालजीको यो मुक्तक जोर महँगकाल काठमाडौँ उहाँको घर हो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग डाक्टर रमेश केसीजीको मुक्तक रहेको छ रामेछाप उहाँको घर हो हाल उहाँ नवलपरासीमा हुनुहुन्छ डाक्टर रमेश केसीजीका मुक्तकरबरसँगै अर्को एउटा साङ्गीतिक शैली तपाईँलाई कोसेली पठाएको छु झिकेर मनमुटु मैले कोसेली पठाएको छु झिकेर मनमुटु मैले अब कसरी सोच्न सक्छु तिमीसँग छुटु मैले तिमी पनि बेहिसाब चुपचाप छु सधैँ कि पठाउ जहर पिउँछु घुटु घुटु मैले कि पठाउ जहर पिउँछु घुटु घुटु मैले तिमीलाई मैले कोसेली मेरा पिछारा दिउँ तिमीलाई मैले कोसेली भनेर ल्याएको थिएँ दुई थोक पयासु पोखिया छल्केरा के झारत रही मैले कोसेली बनेर छोरा संग दियो कविता छोडेर कोरेको थिए दैदिउँ भनी मेटियो झस्केर ल्याएको थिए गीत यो दिन तिमीलाई भनेर पवन बेचै बेलै गयो त्यो पनि गएर ल्याएको थिए दुई थो पयासु ओखिया छल्केरा के छरत छैनैले ओसीले भनेरा शिर थियो मसँग एउटा राखेको खिचेरा पुरानो भई त्यो पनि आज गएछ भई भनेर त्यो पानी फिर्ता दिउँ कि भन्दा गएछ खिरा ल्याएको थिए दुई थो पयासु ओखिया छल्केरा डाक्टर रमेश केसीजीका मुक्त यो मिठो गीत कार्यक्रम मुक्तक मालामा तपाईँहरू सुनिरहनु भएको छ रेडियो भिजन हो यो म मदन भण्डारी छु तपाईँहरू समक्ष आजको बसाइमा पनि म श्रोता तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु माया नै जिन्दगी हो भ्रम थियो मुटुभित्र अह माया नै जिन्दगी हो भ्रम थियो मुटुभित्र स्वप्न केही पुरा हुन्छन् अहम थियो मुटुभित्र अरे चल्ने चिज त सब खरानी बनाएकै थिएँ कसै नचल्ने तिम्रो यादको एल्बम थियो मुटुभित्र कसै नचल्ने तिम्रो यादको एल्बम थियो मुटुभित्र ओहो यो मुक्तक बिना पाठकसीको स्याङ्जा उहाँको घर हो बिना पाठकसी पनि आफ्ना मिठा मुक्तकरबहरूसँगै हामी समक्ष यसरी नै आउँदै गर्नुहुन्छ अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ युवराज गौतम अन्तर्मुखीजीको कोही दबाब बटुलेर कोही अभाव बटुलेर कोही दबाब बटुलेर कोही अभाव बटुलेर कति नेपाल बन्द गर्छौ प्रभाव बटुलेर किन कोही आजसम्म हाम्रो देशमा हजुर अघि बढ्ने जन्मिएनन् सद्भाव बटुलेर अघि बढ्ने जन्मिएनन् सद्भाव बटुलेर त्यही त है युवराज गौतम अन्तर्मुखीजीको यो मुक्तक कल्लेरियार तादिङ उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ मसँग अर्को मुक्तक छ श्रोता वासुदेव रिजालजीको मनका पिरा आँसुले धुन नमिल्ने मनका पिरा आँसुले धुन नमिल्ने नजिक त हुन्छ काखमा रुन नमिल्ने बनाउनेले पनि खै कस्तो बनायो इन्टरनेट हेर्न मिल्ने बोल्न मिल्ने तर छुन नमिल्ने हेर्न मिल्ने बोल्न मिल्ने तर छुन नमिल्ने ओहो वासुदेव रिचालजीको यो मुक्तक स्याङ्जा उहाँको घर हो हाल उहाँ कोरियामा हुनुहुन्छ मैले अघि नै भनेको थिएँ आज स्याङ्जाबाट हामीलाई धेरै साथीहरूले सम्झिनु भएको छ अर्को मुक्तक छ मसँग रुद्र जयसिजीको आकाश खस्यो नसोच्नु एउटा तारा झर्दैमा आकाश खस्यो नसोच्नु एउटा तारा झर्दैमा यहाँ को हुन्छ हाँस्छ अभागी म मर्दैमा हेरिरहन्छु सधैँ म मन्दिर आउने जानेलाई कसले देख्छ भगवान्लाई फुल अक्षता छर्दैमा कसले देख्छ भगवान्लाई फुल अक्षता छर्दैमा रुद्र जैसीजी कैलाली उहाँको घर हो हाल मुम्बई भारतमा हुनुहुन्छ मसँग अर्को मुक्तक छ लक्ष्मण कुँवरजीको हिजो अस्ति सम्सेर रुनुको के औचित्य हिजो अस्ति सम्सेर रुनुको के औचित्य आँसुले परेली धुनुको के औचित्य रहेनछ भए दिन्थ्यो साथ यो दुखाइमा भगवान भनी शिला छुनुको के औचित्य भगवान भनी शिला छुनुको के औचित्य लक्ष्मण कुमारजी स्मारजस्थल छ गुल्मी उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ अर्को मुक्तक सर्केटारी स्याङ्जाबाट नै मलाई प्राप्त भएको छ हाल उहाँ दुबईमा हुनुहुन्छ विलासी मान्छे भनेर आफ्नो नाम लेख्नु भएको छ अबको क्रममा विलासी मान्छेजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई मनकी रानी रूपकी धनी पाए जस्तो लाग्छ मनकी रानी रूपकी धनी पाए जस्तो लाग्छ मिठो सपना खुसी पनि पाए जस्तो लाग्छ मृत झैँ थिएँ म जिउन थालेँ भेटेर उनीलाई बिउताउने त्यो सञ्जीवनी पाए जस्तो लाग्छ बिउताउने त्यो सञ्जीवनी पाए जस्तो लाग्छ मिठो सपना खुसी पनि पाए जस्तो लाग्छ सुन केसरी हो सुन केसरी आकाश गंगा को बाटो गरी जुनेली रात त्योटी पारी आकाश गंगा को बाटो गरी सुस्तरी आई मोहनी लगाई चा कराई भागी जाने पीसी अभिलाषी मान्छेजीका मुक्त खरबहरूसँगै यो मिठो गीत मैले कार्यक्रम मुक्तक मालामा श्रोता तपाईँहरू समक्ष राखेँ आजलाई भने कार्यक्रम मुक्तक मालामा तपाईँहरूकै यस्तै मिठा चुस्किला रसिला फुर्तिला मुक्त खरबहरू राख्दा राख्दै कार्यक्रमको निर्धारित समय सकिन लाग्यो अर्को साताको वसाइमा म बाँकी मुक्तकारहरूका मुक्त खरबहरू पक्कै बोल्नेछु तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया दिन मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ रेडियो अनि एकानब्बे दशमलव छ megahertz Bhadrapur road Birtamod झापामा कार्यक्रम मुक्तक माला लेखेर पत्रचार गर्न सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot com M U K T A K Muktak M L A Mala Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त खरबहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समिशनका निमित्त रमेश र कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई भने सुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा भरुन् शुभरात्रि जय मुक्ता कसरी बुझाउने भन्थिन् हि मैचङले रुँदै धारा नौ डाँडा पारी छ कम्पन सहारा बिछोडको बेलैमा बिछोडको बेलै it up.